मध्य मध्यरात सपनीमा रोइदिएको याद आयो नरो बाबु भन्दै माले छोइदिएको याद आयो मध्य मध्यरात सपनीमा रोइदिएको याद आयो नरो बाबु भन्दै माले छोइदिएको याद आयो कोठाभरि लुगा फाटा छरिएका छन् यत्र तत्र कोठाभरि लुगा फाटा छरिएका छन् तत्र घमाइलो दिन पर्खी पर्खी धोइदिएको याद आयो नरौ बाबु भन्दै माले छोइदिएको याद आयो कोक फेन्टा प्रवासमा दैनिक जसो पिउँदाखेरि कोक फेन्टा प्रवासमा दैनिक जसो पिउँदाखेरि भुटेकाती मकैसँग मोइ दिएको याद आयो नरौ बाबु भन्दै माले छोइदिएको याद आयो गर्मी याम फुक्को खाना निल्न गाह्रो हुँदै गर्दा गर्मी याम फुक्को खाना निल्न गाह्रो हुँदै गर्दा लैनो भैँसी गोठभित्र दुई दिएको याद आयो मध्य रात सपनीमा रोइदिएको याद आयो नरौ बाबु भन्दै माले छोइदिएको याद आयो डिमोइन अमेरिकामा रहनुभएका श्रोता नारद सुवेदी सोल्ताले हाम्रो कार्यक्रमको इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा पठाउनु भएको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुभाषमा धर्मप्रति कति पनि आस्था नराख्ने युवक ओलम्पिकमा पौडी खेलमा सहभागी हुन तयारी गर्दै थिए यिनका केही इसाई साथीहरूले बोलेको भनेको कुराले मात्रै यी युवकमा अलिअलि धार्मिक प्रभाव आएको थियो आफ्ना साथीहरूका उपदेशमा खासै चासो नदिए पनि साथीहरू कुरा गर्दा सुने जस्तो गरिदिन्थे एक साँझ यी युवक आफ्नो नियमित पौडी तयारीका लागि पौडी खेल्ने रङ्गशाला छेउको कवर हलभित्र गए पौडी पोखरीवाला हलमा कुनै बत्तीहरू बलिरहेका थिएनन् अँध्यारो थियो यद्यपि माथि छानाबाट जुनेली रातको प्रकाशले केही उज्यालो प्रदान गरिरहेको थियो यी युवक आफ्नो कपडा निकालेर सरासर पोखरीमा हाम फाल्ने सबैभन्दा अग्लो बोर्डमा उभिए दुई हात फैलाएर जसै हाम फाल्न लाग्दै थिए पारी भित्तामा उनले आफ्नो छाया देखे जुन ठ्याक्कै जिसस क्राइस्टको क्रस जस्तै देखिएको थियो हाम फाल्नै लागेका यी युवक आफ्नो छाया हेरेको हेरै भए मात्रै पाँच सेकेन्डका निमित्त उनको दिमागमा खै के चल्यो शिर निहुराएर उनले परमेश्वरलाई सम्झे उनी पुनः खडा भए र हामफाल्न जाँदै थिए कवर हलको सुरक्षार्थ खटिएका पालेले हलका बत्तीहरू झलमल्ल हुने गरी बालिदिए तल पोखरी देखेर युवकको सातो गयो मर्मत सम्भारका लागि पोखरीको पानी निकालिएको रहेछ पोखरी सुक्खा थियो पानी थिएन त्यहाँ त फलाम सरिया र इट्टाका टुक्राहरू मात्रै थिए घुर्क्याउँथ्यो उसै अझै पनि लदाम छ्यो आधा उमेर बितिसक्यो जिन्दगीको यसै गरी खुसी तिम्रो मुस्कानमा पक्रेकै छ उसै है पनी लदा बाधा फिर बिछिदिन्छन् रहरमा कहाँ फुल्छन् बाधा फिर बिछिदिन्छन् हाँस्दा हाँस्दै आँखाभरि चोटहरू छल्किदिन्छन् हाँस्दा दुःखहरू उसी गरी अझै पनि रिसाउँछु घुर्क्या अवस्थामा पुर्दा पनि खुसी हुन्छु धेरै इच्छा सम्झौतामा पुर्दा पनि खुसी हुन्छु अति पिरे बेदनाले एकान्तमै रोइ अति पीरे वेदनाले एकान्तमै रोइदिन्छौ उदासीको समस्या उडाई निमित्यान्न पार्ने बतास होला र सोध्छु म अचेल मेरो देशको विकास होला र समस्या उडाई निमित्यान्न पार्ने बतास होला र सोध्छु म अचेल मेरो देशको विकास होला र युरोपले बुद्धिमान तानेपछि अरबले बलबहादुर छानेपछि युरोपले बुद्धिमान तानेपछि अरबले बलबहादुर छानेपछि आफ्नै माटो गोडमेल गर्ने खै कोही दास होला र सोच्छु म अचेल मेरो देशको विकास होला र उल्लु नै उल्लु थुप्रिए देशमा उल्लुले फेरि उल्लु जन्माए उल्लुले उल्लु थुप्रिए देशमा उल्लुले फेरि उल्लु जन्माए वंशाणु त्यस्तै परेपछि जन्मिने कोही खास होला र सोच्छु म अचेल मेरो देशको विकास होला र हाउडे हचुवा गफ दिन्छन् गफमा त देश अल्कापुरी हाउडे हचुवा गफ दिन्छन् गफमा त देश अल्कापुरी शब्दको खेती सप्रने ठाउँमा द्रव्यको कहीँ रास होला र सोध्छु म अचेल मेरो देशको विकास होला र किनारको सपना देख्नु त राम्रो ढुङ्गामा यात्रा थालेपछि किनारको सपना देख्नु त राम्रो ढुङ्गामा यात्रा थालेपछि ढुङ्गामै दुलो पर्यो भने किनार छोइने आस होला र समस्या उडाई निमिट्यान्न पार्ने बतास होला र सोच्छु म अचेल मेरो देशको विकास होला र हाल सुबोन दक्षिण कोरियामा रहनुभएका थङपाल धाप पाँच सिन्धुपाल्चोकका श्रोता दिपेन्द्र भट्टराईको गजल थियो यो अब एउटा श्रोता इमेलको पालो यो इमेल हामीलाई पठाउनु भएको छ हाल दक्षिण कोरियामा रहनुभएका मुगुका श्रोता अमृत बहादुर कार्कीले म पेटमा हुँदा बाबाले छोडेर जानुभयो जति बेला आमा पैँतिस वर्षको हुनुहुन्थ्यो मेरो दाजु दिदीहरूलाई चाहिँ धमिलो याद छ अरे बाबाको मेरी आमाले खुसी बाँड्ने उमेरमा नै दुःखको वज्रपात खेप्नु परेको थियो न त बाबाको साथ न कसैको सहयोग एक्लैले धेरै सङ्घर्ष गरेर हामीलाई हुर्काउनु भयो सायद संसारमा धेरै दुःख गर्ने आमाहरूमा मेरी आमा पनि पर्नुहुन्छ छोराछोरीलाई एकसरो लुगा दिन दुई छाक खुवाउन रात दिन काम गर्नुहुन्थ्यो धेरै विकट जिल्ला मुगुमा भएर होला त्यति बेला जिल्लामा पढ्ने चलन त्यति थिएन धनीका छोराछोरी सदरमुकाममा पढ्ने गर्थे ठुलो समस्या बिहोरेर मेरी आमाले दाई दिदी र मलाई पढाउनुभयो हाल म दक्षिण कोरियामा छु आज मेरी आमा त्यही गाउँमै हुनुहुन्छ फोन गरेको थिएँ आमा बिरामी हुनुहुँदो रहेछ फोनमा रुनुभयो साह्रै दुःख लाग्दो कुरा मैले काममा छुट्टी मागेर घर जाने कुरा गर्दा कम्पनीले छुट्टी दिएन योभन्दा ठुलो पीडा मेरो लागि अरू के हुन सक्छ हाल दक्षिण कोरियामा रहनुभएका मुगुका श्रोता अमृत बहादुर कार्कीको इमेल सन्देश थियो यो हस् यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो तपाईँलाई आजको हाम्रो श्रृङ्खला कस्तो लाग्यो प्रतिक्रियाका लागि इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कम निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौँ शुभरात्री